गाउँछन् मायाका गीत मैले चाहिँ रत्याउले सबैले गाउँछन् मायाका गीत मैले चाहिँ रत्याउले नाक मेरो चुच्चो बानी चाहिँ छुच्चो कस्तीले पत्याउले नाक मेरो चुच्चो बानी चाहिँ छुच्चो कस्तीले पत्याउले बाजेका पाला गाउँथे बाजेका पाला गाउँथे मादलको धुन मायाले मायाले त्यही मैले गाएको अहिले त्यही मैले गाएको अहिले कानै र थापे सुन मायाले कानै र थापे सुन मायाले कानै र थापे सुन मायाले कानै र थापे सुन मायाले बिहे त गर्ने बेपछि गर्ने मलाई चाहिँ डर लाउने बिहे त गर्ने बेपछि गर्ने मलाई चाहिँ डर लाउने कुरोमा कति सुरो मनको प्यास मेट्नलाई एक दिनको कुरोमा कति सुरो मनको प्यास मेट्नलाई पारि ए गाउँकी खुइतीलाई डाके भन्ज्याङमा भेट्नलाई पारि ए गाउँकी खुइतीलाई डाके भन्ज्याङमा भेट्नलाई आँखैमा गाजल ओठैमा लाली आँखैमा गाजल ओठैमा लाली खोतैमा लाए कि पाउजु मायाले खोतैमा लाए कि पाउजु मायाले लायो नि सरम अब के गरम लायो नि सरम अब के गरम साथैमा आए कि भाउजु मायाले साथैमा आए कि भाउजु मायाले साथैमा आए कि भाउजु मायाले देखिने घर सुब्दारको होइन र देखिने घर सुब्दारको होइन र सिरत मलाई राम्ररी कहिले पट्याउन आउँदैन सिरत मलाई राम्ररी कहिले पट्याउन आउँदैन केटी त झनै पट्याउला भन्ने पत्यारै लाउँदैन केटी त झनै पट्याउला भन्ने पत्यारै लाउँदैन सँगैका सैले घुमीमा सके सँगै कसैले घुमीमा सके विदेशका विभिन्न ठाउँमा मायाले विदेशका विभिन्न ठाउँमा मायाले यो मनको रहर नदेखि सहर यो मनको रहर आदरणी